नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि विश्वेश्वर प्रसाद कोइरालाको श्वेत भैरवी कथा संग्रह लिएर आइपुगेको छु मैले गएको शुक्रबारको श्रुति सम्वेकमा यो कथा संग्रहको सान्नानी कथाको अधुरो वाचन छोडेको थिएँ यो कथा आज पूरा गर्दैछु गएको साता अधुरै छोडेको कथा म गएको साता छोडेकै ठाउँबाट अब वाचन सुरु गर्छु विश्वेश्वर प्रसाद कोइरालाको कथा सान्नानी आमाले मबाट फुर्सद पाउन मलाई भन्नुभयो ल जा साथी पाइस खेल्न जा ल नानी यसलाई गाउँ घुमाएर ल्याऊ उसको दुर्दमनीयतामा लज्जा र सङ्कोचले कुनै ठाउँ पाएको थिएन दृढतासँग हात समातेर सङ्कोच र लज्जाले भूमिसात हुन लागेको कलिलो बालकलाई एउटी हावापानीमा स्वच्छन्द रूपबाट हुर्केकी ग्राम बालिकाले तानेर बाहिर लगे बाहिर त्यो देहातको विस्तृत जगतमा अबाध गतिले बगिरहेको हावाको त्यो मुलुकमा जहाँ सूर्य अविरल रूपले चारैतिर प्रकाश ओहिराइरहेका छन् जहाँ निलो अनवच्छन आकाश अनन्तलाई ढाकेर अडेको छ त्यो महाशून्यमा मेरो हातलाई डोर्याएर उसले मलाई लागि म हिचकिचाउँदै भयले कातर हुँदै लज्जा र सङ्कोचले गल्दै त्यो अन्जान समुद्रमा मानौ उसको जिम्मामा आफूलाई अर्पण गरेर यात्रामा निस्के नाउ उसैको जिम्मामा छ बाहिर आएर उसले मलाई सोधी तिम्रो नाउ मैले आफ्नो नाउ बताएँ तिम्रो नि मसिनो स्वहरू स्वरमा मैले सोधेँ पूर्ण कण्ठले उसले उत्तर दिए नाउ मलाई सान्नानी भन्छन् नाउँ त अर्कै छ यो बोलाउने नाउँ हो तिमीले मलाई सान्नानी भनेर बोलाए हुन्छ तिम्रो यो नाउँ बोलाउने हो कि निवारणको हो के जवाफ दिउँ मेरो त एउटा मात्रै नाउँ छ सहरमा मलाई यो कुरा कसैले बताएनन् कि मानिसको बोलाउने र निवारणका भिन्न भिन्न नाउँ हुन्छन् मैले भने मेरो त एउटा मात्र नाउँ छ मलाई लाज पनि लाग्यो केवल एउटा नाउँको अधिकारी भएकाले उसले भने होइन तिमीलाई थाहा होइन होला न्वारनको नाउँ आमासँग सोध्नु अनि सन्नालीले मलाई गाउँ घुमाउन लागि कहाँ जाने पहिले ल पूर्वरिया धार जाउँ सहस्त्रधारा कोशीको एउटा ठूलो बङ्गालो गाउँको पूर्वपट्टि थियो त्यही हो पूर्वरिया धार अहिले नदी मन्द गतिले बगिरहेको छ सूर्यको किरण त्यसमा पर्दा टाढाबाट तपक लाएर टल्केकी कुनै तन्वी नारी जस्ती थिए जो अलिक बङ्गिम भङ्गीमा पूर्वपट्टि मुढा गरेर बालुवाको राशि उप कोल्टे पल्टेकी थिए हाम्रो गाउँ त्यो बङ्किम आकारको पृष्ठभागमा कम्मरपट्टि स्थित थियो त्यहाँ पुगेर किनारामा बालुवाको एउटा ढिस्कोमाथि उभिएर उसले भने यसलाई चिलाउने धार पनि भनिन्छ हाम्रो गाउँको पूर्वपट्टिको सिमाना पनि यही नदी हो योभन्दा पारी दिवानगञ्ज इलाका पर्छ त्यो काइथेहरूको गाउँ हो त्यो हाम्रो गाउँको दिवानजीको घर पनि त्यहीँ छ यो ठूलो रुख पाकडको रुख हो यो इलाकामा यत्रो ठूलो पाकड कहीँ पनि छैन यसमा एउटा वायु निवास गर्छ त्यसो हुनाले गाउँलेहरू मनौती मान्दै यसमा फलामका किलाहरू गाड्छन् योभन्दा अलिक दक्षिणपट्टि मसान छ पाकडको वायुको नजिकै मसान भएकोले मध्यराति र मध्यदिनमा यहाँ आउनु हुँदैन अस्ति हाम्रै गाउँकी मुनरियालाई वायु चढेको थियो एक्लै आएछ यतापट्टि मेरो दाई पनि ढुक्कुरको शिकारमा यता आउनुभएको रहेछ अनि पो मुनरिया बाँच्न पाई दाँती लागिसकेको थियो उसलाई के दिनमा कति थोक मैले सिकेँ यो गाउँमा आएर नाक कोरेको साग कोसीले छाडेर गएको ठाउँमा जमेको पाँक र त्यहाँको दलदल जसमा फुलकाहीका बाबु साहेबहरूको हात्ती भाँसिएर मरेको अमरलत्ती जसको जरो पात हाँगाभिङ्गा हुँदैन जो रुख र ज्याङहरूमा त्यसै पहेँलो धागोको जालो जस्तो भएर फैलिन्छ साहोडको झ्याङ जसबाट राम्रा राम्रा दत्युन काटिन्छन् बकाइनो जो निमको रुख होइन पटेर र झाडका जंगल जो कोसीको दुवै किनारामा छन् जसमा बदेलका दलका दल आहारा खोज्दै हिँड्छन् बदेलको एकहोरो स्वभाव जो सोझो मात्र दौडिन सक्छ कोशी नदी पनि सोझै तर्छ र जो क्रोधमा आयो भने आँखा देख्दैन र जसदेखि ठूला ठूला बाघ पनि डराउँछन् इत्यादि इत्यादि यद्यपि सान्नानीले वायुहरूका कुरा दलदलको प्राण भर्ने भाष बदेलको नृशंसताका अनेकानेक कथा मलाई सुनाई शहरबाट सञ्चित गरेर ल्याएको कातर हृदयको भए उसको संगतमा बिस्तार बिस्तार लोप हुन लागेको जस्तो भयो कोशी नदीको पश्चिम किनारमा उभिएर त्यहाँको दृश्यलाई हेर्दा रमाइलो लाग्यो बालुवामा गोडा राख्दा न्यानो अनुभव हुन्थ्यो र गोडा अलिक भासिन्थ्यो जसले कुतकुती लागेको जस्तो हुन्थ्यो कहीँ बालुवा चिसो छ जहाँ टेक्दा पानी रसाउन थाल्छ नदीको पानी निर्मल छ प्रवाह मत्थर छ पारिपट्टि बाँसका हरिया झ्याङहरू छन् जसको फ्याकबाट फुसका घरहरू देखिन्छन् उत्तरपट्टि पनि बाँसका जंगल छन् त्यहाँ पनि गाउँका परालका छानाहरू अलिअलि देखिन्छन् अलिक टाढा पूर्वपट्टि सुकेका रूखहरूको जंगल धमिलो देखिन्छ हामीहरू उबिया ठाउँनिर नदी यसो बाङ्गिएर पूर्वतिर लागेको छ सानालीले भने ल अब फर्कौँ यस्तो धार पश्चिमपट्टि पनि छ पछवरिया धार त्यो धारमा धेरै किसिमका माछा पाइन्छन् रोहु बुहारी कतला काँटी सिङ्गी मुङ्ग्री बामी यो धारमा माछा पाइँदैन पछवरियामा ठाउँ ठाउँमा पैनी बनेको छ अर्को दिन जाउँला त्यता चिलौनी धारबाट घर फर्किँदा मर्डरको पोखरी हेर्न गयौँ पोखरी सानो थियो पानी पनि उति सफा थिएन सडक निरको दक्षिणपट्टिको घाटको पानीमा झ्याउ र लेउ लागेको थिएन त्यहाँ आएर गाउँलेहरू भाँडा मल्ने नुहाउने गर्थे झ्याउ काई लेउ र पानीका लहराहरूले घेरिएर उभिएको थियो पोखरीको मध्यमा एउटा कालो अग्राहको काठ जसको माथिपट्टिको हिस्सामा ठाउँ ठाउँमा चिरा परेका थिए त्यो काठको खामो जाट हो पोखरी खनेपछि पूजा गरेर त्यो खामोलाई मध्य जलमा गाड्नुपर्छ यसले गाउँलाई तड्का बिजुलीको डर हुँदैन सन्नानीले मलाई बताए पोखरीको उत्तरपट्टिको डिलमा पहेँलो चम्पाको रूख थियो जसमा पहेँला फूल फुलेका थिए हामी त्यहाँ गयौँ उसले फूल टिपेर मलाई दिए आफूले दुईटा फूल कानमा घुसारी पूर्वपट्टिको डिलमा कदमको सानो रुख थियो अहिले फूल त्यसमा लागेको थिएन कुहिएका सुकेका फलहरू भुइँमा छरिएका थिए जसमाथि भुसेनाहरू भुभु गर्दै उड्दै बस्दै गरिरहेका थिए पश्चिमपट्टि एउटा ठूलो धुपीको रुख थियो सानानीले त्यसको खोटो नङले कोट्याएर मलाई सुँगाई मिठो गन्ध घर फर्किँदा लुगामा धुलो हिलो कानमा कनेलको सेतो पहेँलो फूल हातमा झाडका पातला सिर्कना र अमरबेलीको पहेँलो लहरा मनमा उत्साह र शरीरमा तीव्र थकान लिएर आयौं राति सुत्ने कोठामा धेरै बेरसम्म सान्नानी पनि थिए गाउँमा मेरो पहिलो दिन यस प्रकार सिद्धियो अर्को दिन त्यसपछि झन अर्को गर्दा गर्दै दिन बित्न थाले प्रारम्भमा ग्रामीण जीवनको बाटोमा तै तै गरेर पाइलो चाल्ने प्रयास गर्दा सन्नानीको सहारा नभई हुँदैन थियो पछि पछि स्वयं आफू नै एउटा शुद्ध ग्रामीण ठिटोमा परिणत भइसकेर पनि सन्नानी नभई मलाई हुँदैन थियो पहिले जो आमा जस्ती भएर मेरो औँलालाई सहारा दिँदै गाउँका आवश्यक गाई वस्तुहरूलाई चिनाउँदै हिँड्थे त्यो पछि पछि सहचरी भएर गए त्यसका हातबाट मैले सिक्ने कुरा पनि निकै थिएँ भोलिपल्टैको कुरा ल्याउँ उठ्ने बित्तिकै चिप्राले भरिएको आँखालाई मिच्दै म उसलाई पर्खिरहेँ खाजा खानासाथ मलाई लिएर ग्राम दर्शनमा उहिँडी त्यस दिनको यात्रामा स्मरणीय कुरा थिए गोसाई स्थान नजरियाको पसल पसवरिया धार बतैया चमाइन जो बोक्सी थिए र जसको घर गाउँभन्दा छुट्टै दक्षिणपट्टि थियो गोसाई स्थान एउटा बाबाजीको अखडा थियो त्यो जोगीले हाम्रो गाउँको ठिक्क पश्चिम सडकभन्दा दक्षिणको एउटा सानो पोखरीको पूर्वी डिलमा चारवटा फुसका साना साना चिट्ट परेका घर बनाएको थियो त्यही हो बाबाजीको अखडा ती चार फुसका घरमध्ये एउटामा केही देवमूर्तिहरू पनि थिए त्यही हो गोसाई स्थान अखडाको द्वारमा एउटा ठूलो बाँसमा सेतो ध्वजा गाडेको थियो त्यहीँनिर तुलसीको बोट उमारेको एउटा माटोको सानो चौतारो थियो तुलसीको मठलाई सफासँग लिपेर स्वच्छ बनाइएको थियो त्यसैसँग टाँसिएको एउटा सानो बगैँचामा आँप अम्बा सरिफा सीताफल लिच्ची नरिवल सुपारीहरूका रुख थिए गुलाब चमेली बेली सयपत्री मखमलीहरूका बिरुवा पनि लगाइएका थिए सुन्दर थलो थियो त्यो गोसाई स्थान सान्नानीलाई मैले आदर स्नेह गर्ने कुनै बाटो पाइनँ केवल बनारसदेखि बचाएर राखेको एकाना पैसा मेरो खल्तीमा थियो मैले भोलिपल्ट त्यही दिएर उसका प्रति आफ्नो आदर र कृतज्ञता ज्ञापन गर्न चाहे उसले भने नजरियाको दोकानमा जाउँ हामीहरू कुद्दै पुग्यौँ नजरिया कहाँ सानानीले बाटैमा मलाई सचेत गरेकी थिए नजरिया मुसलमान हो जसकी दुलै गाउँ गाउँमा काँचका चुरा बेची बेची हिँड्छे नजरियाको एउटा सानो छाप्रो मात्र थियो बनारसको पसल यहाँ कहाँ मिश्री छोरा नरिवलका टुक्रा राता हरिया र काला रङका मोटा मोटा चुराहरू मात्र थिए त्यसको पसलमा एउटा सानो ढक्कीमा तीन किसिमका चुराहरूलाई अलग्ग डोरीले बाँधेर र अरू सामानहरूलाई एउटा नाङ्लोमा दुई तिन थुप्रो पारेर राखेको थियो हामीहरूले छोरा मिश्री र नरिवल किन्यौँ कचवरिवा धारमा नुहायौँ एकछिन पौड्यौँ एउटा साधारण कुरा तर कोसीको त्यो अन्जान खोलामा त्यसै पस्नु मेरा लागि साधारण कुरा थिएन मलाई सान्नानीमाथि यति भरोसा थियो कि नदीको डर मलाई लागेन साँच्चै भनौँ भने उसँग पछवरिया धारमा नुहाउन र पौडिन मलाई ठुलो रहर लागेर आयो पानीमा झम्मा फालेर दुवै हात किनारमा उभिएको मतिर बढाएर सान्नानीले भने आऊ उसको कौपिन वस्त्र दिनभरिमा कतिचोटि थियो र शरीरमै कतिचोटि सुक्थ्यो म यो बाक्लो धोती पहिरेको के गरी पानीमा ओर्लु तैपनि म पनि धोती लाएकै पानीमा पस्न थालेँ के गरेको धोती फेरि सुक्छ कसरी फोकालो फोकालो सान्नानीले पानीबाट कराए पहिले त मलाई अप्ठ्यारो लाग्यो तर पानीमा नुहाउने र सान्नानीलाई आफूले गङ्गाजीमा सिकेको पौडाइको कला देखाउने इच्छा बलवती भयो मैले धोतीलाई फ्याँकेर हतारिएर नदीमा हाम फालेँ लज्जाको अवधि यसरी छुट्याउनु पर्ने मलाई आवश्यकता थिएन सानानीको ध्यान मेरो निर्वस्त्रावस्थापट्टि पटक्कै थिएन निर्वस्त्रता गाउँका केटाकेटीहरूको एउटा सहज लक्षण हो म त्यस दिन सान्नानीसँग नदीमा पानीमा खेल्ने लालसाले गाउँका केटाकेटीहरूका दिगम्बरी सम्प्रदायको सदस्य हुन पुगे बिस्तार बिस्तार नितान्त व्यावहारिकताले स्याहार्न नसकेको धोतीको सट्टा ग्रामोपयोगी लङ्गौटी या कौपिन वस्त्र धारण गर्न थाले दिगम्बर भएर कम्मरमा एउटा सानो धरो बेरेर समान रूपले वस्त्रखण्ड वेष्टिता सन्नानीसँग दिन दिनभरि बगैँचामा खेतमा नदीमा रमाइलो गर्न थाले गाउँको सूर्य र त्यहाँको माटोले मलाई मेरो सहरू बाङ्गीलाई पूर्णतया निखारेर एउटा शुद्ध ग्रामीण केटोमा परिणत गर्न धेरै दिन लगाएनन् सन्नानीको सहवास र उदाहरणले बाँकी रहेको मेरो ग्रामीणताको शिक्षा सम्पूर्ण गर्यो पचपरिया धारबाट नुहाएर फर्किँदा हठात सन्नानीको धेरै नजिक भइसकेको छु भन्ने भावना मेरो मनमा आयो यसको आनन्दको अनुभव मलाई भयो नजरियाको पसलबाट कृपणतासँग सञ्चय गरेको मेरो सर्वस्व खर्च गरेर किनेको मिश्री र नरिवललाई बाँडेर खाँदा मलाई अपूर्व सन्तोष भयो मलाई लाग्यो कि कुनै त्यस्तो वस्तु दुनियाँमा छैन जसको उपभोगमा सान्नानीलाई म सम्मिलित नगराउँ कुनै त्यत्रो ऐश्वर्य छैन जसलाई उसका लागि म खर्च गर्न नसकौँ यदि सान्नानीले मलाई आफ्नो रक्षमा राखेकी छ भने म पनि उसका लागि सर्वस्व अर्पित गर्न तयार छु सदा सर्वदा बालक हृदय भावावेशमा आएर विश्वको सारा सम्पत्तिलाई बारम्बार त्यो रुक्ष केसी ग्रामीण बालिकाको माटोले मुछेको गोडामा न्यौछावरमाथि न्यौछावर गर्न थाल्यो झन् निर्वस्त्र भएर पानीमा विनोद गरेपछि नदीबाट बाहिर आउँदै नआउँदै ममा उसका प्रति अभिन्नताको भाव जागृत भयो मेरो जीवनको प्रभातमा भेटिएको मेरो प्रथम मित्र मेरो अभिन्न सखा मित्र अभिन्न सखा एउटा बालिका जतिसुकै ग्रामीण भए पनि बालिका नै हो बालक हृदयको मित्र प्रेयसी होइन दत्त होइन यो त म निश्चित रूपबाट पूरा विश्वासका साथ भन्न सक्छु कि ममा न त त्यो उमेर नै थियो न सानानीमा त्यो स्त्रीचित गुण नै कि हाम्रो हृदयमा कहिले पनि नरनारीको भावना उठ्न पाओस् कुन्नी उसले ममा के पाउँथे मैले भने उसमा एउटा सहारा र मित्रताको आधार पाएँ पछि एक दुईवटा त्यस्ता कुरा घटना आए धेरै पछि जो अवसर पाएर परिपक्व हुन पाएका भए भन्न सकिन्न परिणाम के हुन्थ्यो मनुष्य सम्बन्धमा ठूल्ठूला परिणति क्षुद्राति क्षुद्र कारणबाट अङ्कुरित हुन्छन् समय पाएपछि अहिलेको त्यो क्षुद्र अङ्कुर कहाँबाट कहाँ जरो हाल्दै चारैतिर ढाक्दै हिँड्छ कसकसलाई त्यसले आफ्नो दृढ बन्धनमा अठ्याउँछ तर ती घटनाहरूको अहिले विवेचना गर्ने प्रयोजन के रहेर समय अवसर तिनीहरूले पाए नै कहाँ घटना घटे तर त्यसै सेलाएर गए आखिर सन्नानीको बिहा भयो उनी आफ्नो ससुराली गइन् म पनि पुनः शिक्षार्थी भएर बनारस आएँ अहिले त म पछौरिया धारमा नुहाएर मग्न भएर हृदयमा एउटा नयाँ सुनौलो भावलाई खेलाउँदै चान्नानीसँग घरतिर फर्किरहेको छु बाटामा इम्लीको ठूलो रूखमा झटारो हानेर पाकेको इम्ली खसाल्छौँ त्यसमा टाँसिएको धुलोलाई तिग्रामा पुछेर बडो स्वादका साथ खान थाल्छौँ रे छौडा एक छौडी सान्नाले सिकाई केटालाई बोलाउँदा ए रे र केटीलाई बोलाउँदा एक गे छौडी भन्नु रे भैँसवार गोठाला बालबालिकाहरू इम्लेको बोटमुनि बसेर इम्लेको गेडाले गुच्चा खेलिरहेका थिए तिनीहरूलाई सम्बोधन गर्दै भनेकी थिए गे छौडी रे छौडा यस प्रकार दिन प्रतिदिनका साना साना कुराको वर्णन गर्न साध्य छैन दुई व्यक्तिको सम्बन्धले तन्काएर बाटिएको ठूलो मोटो बलियो डोरीको प्रत्येक धागोलाई झिक्दै त्यसलाई सूक्ष्म ढङ्गले गिराउनु सम्भव हुँदैन देहातको माटोमा त्यहाँको घाम पानी मलजलमा मैले सनै सनै हालेका जराका असङ्ख्य रेखाको लेखाजोखा पनि अहिले सम्भव छैन एक दिन हामीहरू गाउँको दक्षिणतिर गयौँ जहाँ हामी पुगेको भोलिपल्टै सान्नानीले बोक्सी बतैया डाइनको टाढैबाट घर देखाएकी थिए यतापट्टि हामी आएका थिएनौँ बतैया डाइन त्यसको ढाडे बिरालो र कालो थुतो नभएको खैरो कुकुरले यो क्षेत्र हाम्रो लागि वर्जित पारिराखेको थियो हाम्रो बारीको दक्षिण पश्चिमतिरको कलमी आँपको बगैँचामा चोरेर काँचो आँप खाँदा खाँदै हामी बिर्सेर कहिलेयो कुनै डाइनको घरतिर पुगेछौँ गर्मीको याम थियो एउटा खैरो कुकुर कालो थुतुनबाट आफ्नो लामो जिब्रो जिब्रोबारे झिकेर सुहाँ सुहाँ गर्दै हामीतिर आइरहेको थियो बतैयाको कुकुर मध्यदिनमा मसानको हाड चबाएर आइरहेछ छाप्रोको छानोमा एउटा मोटो टाउको भएको बिरालो देखा पर्यो बतैया राति त्यसैमा चढेर निस्किन्छे र गाउँका असावधान व्यक्तिहरूको सुतेको मौका पाएर रगत चुस्छे तिग्राको मेटिन लागेको एउटा निलो डाम देखाएर सानानीले मलाई भने हेर हिजो राति मलाई बोक्सीले चुसेको मैले भने सानानी उसको हात अठ्याएर समाते हामी बतैया चमायनको छाप्रो उसको कालो थुत्ने कुकुर र बिरालोलाई धेरै टाढा राखेर पछौरिया धारतिर लाग्यौँ धारमा पुग्नुभन्दा पहिले एउटा अग्लो ठाउँमा एउटा ठूलो अजङ्गको सिमल वृक्ष थियो अत्यन्त अग्लो जसको टाउकोमा हावा एउटा अनौठो ध्वनि गरेर बग्थ्यो निर्जन स्थान काँस र खरको सानो जङ्गलमा एक्लो उभिएको बाक्लो बोक्रामा मोटा मोटा काँडै काँडा भएको आकाश छुने सिमलको रुख माथि टुप्पानी र हाँगाबिङ्गा फाटिएका छन् जसमा एक दुई सुक्न लागेका पात्र बद्ला किसिमका राता राता फूल हावामा हल्लिरहेका छन् त्यसबाट हावाले झिकेको शब्द सुन्दा त्यसै भयले आङसिरिङ्ग हुने सानानीले भने यसमा एउटा भयङ्कर प्रेत बस्छ यहाँ पनि बीचबीचमा बाटो बिराएका राही र असावधान गाउँलेहरूलाई प्रेतले न्याक्छ अस्ति थाहा पाएनौ मुनरियालाई न्याकेको थियो मेरो दाई भाग्यले यता शिकार खेल्न आउनुभएको थियो कि त्यो बाँची नभन्दै त्यो भयोत्पादक स्थल थियो एक्लो निर्जन ठाउँ हावा एकनाशसँग बगिरहेछ टाढा पछौरिया धारको पानी सूर्यको प्रकाशमा वास्तविकताको वातावरण बनाउँदै टल्किरहेको छ किनारका सेता बालुवाका राशि सूर्यको तापले धु धु गरेर बलिरहेछन् सिमलको फेदमुनि गाई भैँसीका हाडहरू छरिएका छन् एउटा गिद्ध माथिको हाँगामा बसेको छ जो बीचबीचमा आफ्नो बाक्लो पखेटा झार्छ श्मशानमा कुनै कुनै अगोरीले आफ्नो कालो कम्बल झारे चाहिँ पश्चिमतिरबाट बगेको तातो हावाले जिउ सुकाइरहेछ तैपनि आङ हुन्छ मैले भने सान्नानी उसको हात अब कहिले पनि नछाडुला जस्तो गरेर अठ्याएँ टाढा कुप्री बताइया बुढी दाउरा बटुल्दै यतैपट्टि आइरहेको मैले देखेँ भने सान्नानी घर फर्कौँ त्यो दिन बडो भएको दिन थियो मेरो लागि आज पनि मुलेरियालाई दाँती लागेछ घरमा कसैले त्यसको फिक्री लिएन केशव सान्नानीको दाई उसको वखतिमूलो गर्नमा व्यस्त हुनुहुन्छ मलाई बडो डर लागेर आयो मैले भने सानानी आज मसँगै सुत आए बालकको निर्वाध विश्वास हृदय यत्रो विराट विश्वमा जहाँ भूतप्रेत र वायुको प्रकोप चारैतिर व्याप्त छ सानानीको एउटा सानो हात समातेर त्यसबाट बाँच्न सक्छौ सन्नानी मेरो बिछोनामा आएर सुती दिनभरिको तर्साउने कथाहरू मस्तिष्कमा बिस्तार बिस्तार बिलाएर जान थाले चन्नानीको देहाती सूर्यले न्यानो पारेको देहबाट निस्केको गन्ध प्रशान्त सागरमा बग्ने मन्द वायु जस्तो लाग्यो जसमा हलुको नुन र टाढाको कुनै द्वीपको माटो र बालुवाको उष्णताले भरिएको जीवन्त सौरभ रहन्छ बिस्तार बिस्तार मेरा आँखा साना साना हुँदै गए मस्तिष्कका यावत चित्रहरू सुदूर क्षितिजमा बिलाएर गएको सन्ध्याको रक्तिम बादल जस्तो बिलाउन थाले कोठाभन्दा बाहिरका शब्दहरू आपसमा नछुटिएर एउटा ध्वनिको पातलो सङ्गीत स्पन्दन जस्तो सुनिन लाग्यो जो क्रमसँगै झन्झन पातलो हुँदै गइरहेछ मेरै बिछुनामा सुतेकी एउटी ग्राम बालिकाको पातला औँलालाई मैले आफ्नो मुठीमा समातेको छु त्यसको शरीरबाट आएको न्यानो र गन्धले मलाई अलौकिक सुख र विश्रामको बोध गराइरहेको छ म अर्कै अर्कै लोकमा गइरहेछु मधुरो सङ्गीत नुनिलो गन्ध माटोको उष्णता बालिकाको सानो औँला कता कता म भुसुक्क निधाएछु यसरी धेरै दिन बिते वर्षामाथि वर्ष थपिए नजानिँदा नजानिँदै मेरो जीवनभित्र यो देहातले सुन्दरता र मनोरमताको ठूलो भव्य चित्र अङ्कित गरिरहेको रहेछ त्यहाँको घाम पानी माटोले आमाको स्तनधारबाट आएको जीवनी रस जस्तै मेरो सम्पूर्ण जीवनलाई शारीरिक स्वास्थ्य र हृदयको नैसर्गिक आनन्दले परिपूर्ण गरिरहेको थियो वर्षा ऋतुमा जब हाम्रो सम्पूर्ण भूखण्ड जलनिमग्न रहन्थ्यो त्यो ढलपल गरेको पृथ्वी जसो पर आकाशबाट प्रलयको गर्जन गर्दै मेघ धार फुटेर बर्सिन थाल्थ्यो जब एउटा भयङ्कर तरलता र सरसताले हाम्रो जीवन आकुल पार्थ्यो हामी नग्नदेही जलकिन्नरी शिशु जस्ता तमाम दिन नाउमा भिजी भिजी हिँड्थ्यौँ कोशीमा बाढी आउन आँट्यो भन्ने सूचना हामी गाउँवासीलाई सबभन्दा पहिले दिन्थ्यौँ चिलौनी धारमा खेल्न गएको बेला त्यहाँ पानीमा खेल्दा खेल्दै नदीमा टान आएको तनाव आएको हामीलाई त्यसै अनुभव हुन्थ्यो अरू कुराहरू सधैँको जस्तो साधारण निर्दोष अवस्थामा नै छ केवल नदीमा एक किसिमको टान तनाव आउँछ मानव कुनै विकराल दानवी हातले यसो जल रन्जुलाई उत्तरपट्टि तान्न लागेको छ नदी तनक्क हुन्छ तानिन्छ एकछिनपछि घाँसपात बगेर आउँछ हामीहरू दौडँदै गाउँतिर आउँछौँ नदीमा टान आयो लेलाहाकी छोरी फगुनीलाई बाटामा भेट्छौँ हेगे फगुनी कोसीमा टान आयो उसको घर एउटा बङ्गालोको किनारमा छ ऊ भन्छे मलाई थाहा थियो आज टान आउँछ हिजो बेलुकीदेखि विराट राजाको तोप सुनिरहेकी छु अनि फुर्तीसँग बाबुलाई यो खबर सुनाउन घरभित्र पस्छे हेगे जमुनिया हेरे किसना हेगे सुभासिया हेरे गोपाल नदीमा टान आयो टान गाउँमा हल्ली खल्ली हुन्छ हामीहरू कोशीको यो सम्वादका बाहकहरू आँगनमा खेल्न थाल्छौँ राजाको जस्तो छाती फुलाएर कोशीमा बाढी आयो चलगे चल भोलिपल्ट हाम्रा आँखाहरूको विश्वमा उग्रिन्छन् कोशी प्लावित विश्वमा कत्रो चपलता कत्रो आथुरी कोशी नदीलाई कत्रो उद्विग्नता उसको तुफानको मदमत्त गतिमा रातभरिमा सारा दुनियाँलाई उसले ढाकिसकेकी छ पानी हाहा गर्दै आकुल गतिले दक्षिणतिर आइरहेछ घाँसपात ढलेका रूख मुडा सम्वेक भिइरहेका छन् पानीका साथसाथ दक्षिणतिर हामीहरू लग्गी लिँदै साना डोगीमा यताउति चढिरहन्छौँ पानीमा रुच्छौँ पौडी खेल्छौँ र कहिले कहिले कुनै ओतमा बसेर कागतका नाउ बनाउँदै कोशीमा बगाउन थाल्छौँ यात्रा प्रारम्भ गर्दा नगर्दै भोभरीमा पर्छन् भासिन्छन् डुब्छन् ती हाम्रा कागतका नाउ एकछिन चुप्प लागेर यो विराट जल दृश्यलाई हेर्छौँ चारैतिर बेगवान जल कहीँ बगैँचाहरू कहीँ गाउँका फुसका घरहरू कहीँ कहीँ बाँसका झ्याङहरू विराट प्लावन्तामाथि टाउको उठाएका देखिन्छन् त्यो विशाल पाकडको रुख अहिले चिलौनीको मध्यधारमा दृढतासँग उभिएको छ पछवरिया धारमा सिमलको त्यो अल्गो रुख त्यसै दृढतासँग खडा छ हामी हेरिरहेका छौं जलनिमग्न विश्वको अनन्त विराटता र त्यसबाट हामीले बगाई बगाइरहेका कागजका पत्र तरणी जो अथाह जलराशिमा भाँसी भाँसिरहन्छन् वर्षाभन्दा पहिलेको ग्रीष्म ऋतुको आतपको बहार अर्कै किसिमको पृथ्वी धुधु गरेर बलिरहेको छ हामीहरू नग्नदेही गाउँका छौडा र छौडी त्यस आपतमा भौतारिएर हिँडिरहन्छौँ कसले आमाबाबुहरूको कुरा सुनिरहन्छ त्यस इलाकामा कुनै नदी या जलराशि थिएन जसमा हामीहरूले सूर्यको प्रखरतामा जलक्रीडा नगरेका हौं काँचो आँप इमिली खाएर दिनभरि घाममा नुहाएर आँखा राता राता पार्दै हामीहरू बेलुकी पक्क घर फर्किन्थ्यौँ शरीरमा थकान पीडा र जलन दिएर कहिले अचानक म ज्वरोले पीडित हुन्थे सानानी दिनभरि मेरो नजिकै बसिरहन्थे र मेरो ज्वरोले टन्केको कञ्चटमा आफ्नो शीतल हात राखिदिन्थे तिनी गर्मीका ताका आँप पाक्न थाल्थे मचान बनाएर हामीहरू बगैँचाको रखवाली गर्थ्यौँ मचानमा उत्तानो परेर सानानीसँग पल्टिएर नाना किसिमका कुरा गर्थ्यौँ कुनै रुखबाट पाकेको आँप झर्थ्यौँ हामी मचानबाट हाम फालेर कुद्दै जान्थ्यौँ सानानी भन्थे यो तिम्रो भाग खाऊ म भन्थेँ तिमी खाऊ तिम्रो भाग होइन अर्को खसेको आँप मेरो भाग यो तिम्रो यो विवादमा मैले कहिले पनि जित्न सकिनँ यति दिनपछि यो कुरा सम्झिँदा म भन्छु हाय किन त्यस दिन आफ्नो सम्पूर्ण पौरुष झिकेर सानानीलाई मैले परास्त गरिनँ किन त्यस वर्षको पाकेको पहिलो आँप मैले उसलाई खुवाइनँ जीवन के यस्तै पराजयहरूको पिरामिड हो जसको शिखरमा म आज उभिएर अनुतापको उष्ण श्वास बारम्बार हृदयहीन आकाशतिर फ्याँकिरहेको छु के उसको जीवन नि विजयको भ्रममा के उसको जीवन धावित भइरहेको छ त अनवरत म भन्न सक्दिनँ म त जहिले पनि पराजित भइरहेँ हाम्रो राम्रो आँप मैले नै खानु पर्थ्यो दाग लागेका बिग्रेका आँप ऊ आफू खान्थे दाग लागेको आँपलाई देखाएर ऊ भन्थे यो कोइलीले छुसेको म दुर्कण्ठी अदृश्य गाईका पञ्ची कोइलीले आफ्नो चुम्बन दिएर दाग पारेको फल विश्वेश्वर प्रसाद कोरेलाको कथा संग्रह श्वेत भैरवीभित्र संग्रहित सान्नानी कथाको वाचन सुनिरहेका छौं हामी यो कथाको बाँकी अंश लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी विश्वेश्वर प्रसाद कोइरालाको कथा संग्रह श्वेत भैरवीभित्र संग्रहित सान्नानी कथा सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौं फागुन र चैतका कुरा म आज सम्झिन चाहन्न गाउँभरिका वृक्ष लता तृण कलिला हरिया भएर चञ्चल हुन्थे उनीहरू नयाँ टल्किने पालुवा हाल्थे आँपमा मन्जरी लाग्न थाल्यो सारा वातावरण मरमर गरेर उठ्थ्यो फूल र मन्जरीको गन्धले बोझिल भएको मलयानिल अलस्कतिले सबै ग्रामवासीलाई छोइ छोई हिँड्थ्यो एक दिनको कुराको मलाई सम्झना हुन्छ जाडोको समाप्तिका दिन थिए धान काटिसकेको थियो धमाधम खलियान खलियानमा दाउनी हुँदै थियो भुस उडाउने काम पनि चलिरहेको थियो बतासमा अन्न र भुसको विभिन्न किसिमको गन्ध छाएको थियो धान काटिएका खेतमा खेसरीका हरिया निला झाङ उम्रिएर पहेँलो र निलो बुट्टा बनाइरहेका थिए ठाउँ ठाउँमा आलसका फिक्का निला रङका फूल फुलिरहेका थिए आँपका बगैँचामा रुखहरू ताम्रवर्णका मन्जरीले टकमक्क ढाकिएका थिए जसबाट तीखो गन्ध फैलिएर वातावरणमा व्याप्त थियो भौँरा र नाना थरीका मौरीहरूका गुन्जनले तमाम प्रान्त चङ्कृत थियो जामुनको कुनै झाप्प परेको हाँगामा नदेखिने गरी कोइली हठात कुहु गर्न थाल्थे र एकछिनसम्म तीव्रतर स्वरमा तीक्ष्ण वेदना पोखेको चाहिँ गरेर आफ्नै भावावेगलाई थाम्न नसकेर फेरि हठात चुप्प हुन्थे सन्नानी र म खलियानमा गएर दाउनीमा जोरिएका गोरुहरूको पुच्छर निमुर्ती दाउनी गर्न थाल्थ्यौँ एकछिनपछि उडाउने काममा लाग्यौँ अनि अतहट तरङ्गमा आएर बयर खोज्दै गोसाईको पोखरीनिरको बयरको झाङमा पुग्यौँ अपराह्नको अवसर छ फागुनको महिना बयर टिप्दै खाँदै हामीहरू मग्न थियौँ एउटा ढुकुरको जोडा तर्सिएर उड्यो सन्नानीले भने भाले पोथी बिचरा के सन्नानी काँडाले कोरेको तिग्रालाई कन्याउँदै मैले सोधेँ ढुकुरको जोडा भाले पोथी के सान्नानी एउटा घाँस उखेलेर सान्नानीले चिरेर मलाई देखाए त्यो घाँस कहिले भाले भएर चिरिन्थ्यो कहिले पोथी मैले सोधेँ के सान्नानी उसले भने तिमी भाले म पोथी के सान्नानी सान्नानीले भने ल आऊ भित्र झाङमा हिँड म बताउँछु के सान्नानी भालेपोथीको रहस्य जीवनको आदिकालमा विश्वरचनाको प्रथम फागुन मासको प्रथम दिवसमा रचिएको बारम्बार नूतन पुरातन भइरहने रहस्य बिचरी सान्नानीले मलाई कसरी बताउन सक्थे काँडै काँडाले घेरिएको त्यो झ्याङमुनि छतविछत शरीरलाई केही कुप्रियाएर सान्नानीले आफ्नो कम्मरमा गाँठो पारेर लगाएको लज्जाको वस्त्रखण्ड यसो सारी र भनी म पोथी म अभाग भएर हेरिरहेँ बयरको झाङबाट हामीहरू निस्क्यौं वायरको तीखो काँडाले कोरेर सारा शरीर टट्टाइरहेको थियो सान्नानीले भने मानव दुई जातिमा विभाज्य छ पुरुष र नारी बाबु दाजु भाइ पति छोरा काका भतिजाहरू एक जातिका आमा दिदी बहिनी पत्नी र छोरीहरू अर्को जातिका मैले निर्वात भएर यो गम्भीर सत्यलाई पहिलोपल्ट अनुभव गरिरहे मेरो कण्ठमा बोली थिएन जाओ हामीहरूको सामान्य गोसाई स्थान थियो सान्नारीले भने हिँड गोसाईजीको दर्शन गरौँ भनेर बोली हिँडिरहे मन्दिरको अगाडि घुँडा टेकेर करबद्ध भएर सान्नानीले आँखा चिम्ली मलाई पनि त्यसै गर्न भने मैले पनि त्यसै गरेँ तर मेरो ध्यान सान्नानीपट्टि थियो उसको रुस केस चिम्लेको आँखा नग्न देह उसको मुखमा हलुका चिल्लोपन मैले देखेँ गालाका मध्येमा गुलाफी रङ बाक्लो ओठ स्निग्ध छाती पुष्ट जसमा स्तनाङ्कुरको तीक्ष्ण आवाज कम्बर पातलो नाभि गहिरो तिग्रा र पिण्डुवालाई केही गोलाई धारण गर्न लागेको बाबाजीसँग प्रसाद मागेर हामी घर फर्क्यौँ एउटा साधारण घटनाले जीवनको अत्यन्त क्षुद्र अनुभवले एउटा स्वाभाविक ढङ्गबाट सुदृढ भएको मानव सम्बन्धलाई कत्रो झट्का दिन्छ त्यस दिन मैले थाहा पाएँ त्यस दिनदेखि त्यसै एउटा पार्थक्यको अनुभव मलाई हुन थाल्यो सान्नानीसँग के साँच्चै नर र नारी दुई जातिका प्राणी हुन् जुन भेदलाई नबुझेर नै बालक बालिकाहरू अभिन्न भएर उर्किन्छन् तर त्यो विभेदको ज्ञान हुने बित्तिकै लज्जा र सङ्कोचको दुर्लङ्घ्य व्यवधान पारी एक दिन हठात तिनीहरू आफूलाई पाउँछन् तिनताका आँपको बगैँचालाई कुर्दा सान्नानीले मलाई मुनरियाका कुरा बताए जो एक दिन गाउँबाट बेपत्ता भए त्यसै दिनदेखि सान्नानीको दाईको पनि पत्तो लागेन नाना थरीका कुरा भए यी दुईजना यसरी बेपत्ता भएको देख्दा धेरैले अड्कल लाए सान्नानीले बताए ती दुवै मिलेर भागेर गए मचानमा माथि फर्केर पल्टी पल्टी म किन भागे सानानी पनि सँगै टाँसिएर लेटेकी छ र मुनरियाको कुरा भनिरहेकी छ पाकेको आँपको गन्धले बगैँचा भरिया छ प्रकृति पाकेको आँप जस्तो भरिया छ परिपूर्ण त्यसै बखतमा सन्नानीको आमा आएर रिसाउन लाग्नुभयो सन्नानी यत्रो लाठे भइसक्यो हेर यसको बेहोरा चोलो किन नआएकी एक्लै यसरी हिँड्ने हो घरमा बसिरहनु भनेको होइन सन्नानीलाई एक दुई लपटा हान्दै तान्दै उहाँले लिएर जानुभयो सन्नानीले मलाई भर्खरै भनेकी थिए चोलो मलाई लाउनै मन लाग्दैन कोठामा एक्लै बसिरहन पनि मन नलागेर आएकी अहिले पो थाहा पाएँ आज किन सन्नानी बिहानै मका आइन भात खाएर म यहाँ मचानमा आएर कति बेरसम्म उसलाई पर्खेर बसिरहेँ धेरै बेरपछि मात्रै ऊ कुद्दै आएर भने चोलोमा लाउन्न त्यहीँ बस्दा बस्दै हामीहरूको भेटघाट पनि कम्ती हुन थाल्यो चुलो र धोती लागे सानानी मबाट टाढा टाढा हुन थाले म भने उही नग्न देह लिएर कहिले चिरौनी कहिले पछवरिया धार जान्थे एक्लै मचानमा बसेर सानानीको कुरा सम्झन्थे चोलो र धोती लगाएकी सानानीको कुरा होइन फूलकाही मेलाबाट राति नाटक हेरेर फर्किँदा हातमा हात हालेर नाटकको कुनै गानालाई गाउँदै मसँग आइरहेकी कम्मरमा केवल एउटा सानो टालो मात्र बाँधेकी सानानीलाई सम्झन्छु जाडोको रात्रिमा घुरको अगाडि बसेर शीतबाट बस्नका लागि कपाल कान र छातीलाई गाँतेले राम्ररी बेरेर ओराहा पोलेको आलु खाइरहेकी सान्नानीलाई गाउँका जंगली फलको खोजीमा चाहारी हिँड्ने बडहर बेल बैर शरीफा इमिली सान्नानी जसले मलाई यी फलहरूको सञ्जयको जुक्ति बताएकी थिए रुख चढेर हाँगा लच्काएर टिप्न जटारो हानेर उसको बिहाको कुरा चल्यो झन् ऊ टाढा भई रङ्गाएको धोती र चोलो लागेको म उसलाई देख्थेँ ऊ आमाहरूसँग बसेर पात काँस्ती भान्सा मुनि बसेर अगेनामा दुध उमाल्थे दही जमाउँथे भण्डारको राखनधरन पनि गर्थे मेरो व्रतबन्ध भयो अब मेरो पनि काशी जाने कुरा चल्यो म पनि उहीँ पढ्ने रे उसको ससुराली र मेरो काशी सयकडौँ कोषको पार्थक्य पृथ्वीको एउटा कुनामा त्यो अर्को कुनामा म तीस वर्षपछि एउटा युग बितेपछि मैले सुने कि सान्नानी विराटनगर आएकी छ अरे दुलाहा र छोराछोरीका साथ म गाउँलाई छाडेर काँसी पढ्न जाँदा उसको बिहाको तर्खर भइरहेको थियो उसको बिहाको लागि म बस्न सक्दिनँ थिएँ विद्यालय खुलिसकेको थियो म बिदा हुन उसको घरमा गएँ त्यहाँ कसैलाई फुर्सद थिएन भान्साघरको पछिल्लोतिरको बगैँचामा हाम्रो भेट रह्यो मैले भने म बिदा हुन आएको उसले ठुला ठुला आँखाले मलाई हेरिरहे मलाई लाग्यो उसको आँखा सरस हुँदै आउन थाले बुट्टो चोलो लगाएकी थिए उसले कपाल कोरेकी थिए नबोलेर केवल निर्निमेष दृष्टिमा माथि गाडी रही म पनि त्यसै रमाउन रसाउन आँटे जस्तो भएँ बाढी मेरो पनि थामियो हामीहरूले त्यसै एकछिन हेराएर मात्रै गऱ्यौँ अनि म फर्किन थालेँ उसले भनेको सुने मलाई नबिर्सनु Yeah. यो तीस वर्षसम्म उसको गहभरिको आदेशलाई नबिर्सिएर बसिरहेको छु आज सुने कि त्यो आएकी छ एकछिन पनि नथामिएर म उसका पुगेँ खोइ छ नानी एउटा कोठामा एउटा अर्धवयस्क पुरुष छ जो टिनको ठूलो बाकसबाट मालमत्ता झिक्नमा व्यस्त छ त्यहीँनिर उभिएकी एउटी पूर्णवयस्का नारी गाढा निलो रङको धोती लगाएकी र त्यस्तै रङको चोलो जसको माथिल्लो तुना उकारेर एउटा काखको बालकलाई स्तनपान गराइरहेकी छ केटाकेटी उसको गोडानिर बसेर दुध चिउरा खाइरहेका छन् झिङ्गा भन्किरहेका छन् खोइ सान्नानी सान्नानी मैले भने त्यो निलवस्त्र नारीले अनुत्साहको दृष्टिले मलाई हेरी दुध पिइरहेको बालकले मुन्टो बटारेर एकचोटि मतिर हेऱ्यो र फेरि स्तनपान गर्न थाल्यो गोडा गोडानिरका बालकहरू आपसमा झगडा गर्दै दुध चिउरा पोख्दै खाइरहेका छन् पुरुषले थाम्बिएर मलाई हेऱ्यो मैले भने सान्नानी को ए चिनेर पनि जीवनको बोझले दबेकी शिथिल भएकी नारीले केवल एउटा अनुत्साहको दृष्टि म माथि फ्याँकिए तीस वर्षदेखि जोगाएर हृदयमा स्थापित गरेर राखेकी मेरी सान्नानीलाई यत्रो लामो जीवनयात्रा तय गरेकी प्रौढामा मैले पाइनँ कोठाभन्दा बाहिर आएर म एकछिन उभिएँ र हातलाई जीवनका स्मृतिहरूको गहन अरण्यभित्र पसाएर तीस वर्ष किसान नानीलाई समात्न खोजे मेरो खाली हात फुस्सालाई समातेर आकाशतिर उठेको थियो यो कथा आजको होइन हिजोको होइन विक्रमसम्म दुई हजार अठार साल चैत्र एघार गते सुन्दरी जल बन्दी बन्दीगृहमा विश्वेश्वर प्रसाद कोइरालाले लेख्नुभएको कथा सान्नानीको वाचन मैले श्रुति सम्वेकमा गएको साता पूर्वार्धका केही अंश र आज पूरा गरेर यो कथा सकाएँ यसलाई मैले श्वेत भैरवी विश्वेश्वर प्रसाद कोइरालाको कथा संग्रहबाट लिएको थिएँ श्रुति सम्वेकमा विश्वेश्वर प्रसाद कोरेलाका कथाहरूको वाचन तपाईँलाई कस्तो लाग्यो हामीलाई बुलबुल साहित्य एट जीमेल डट कममा प्रतिक्रिया दिनुहोला अर्को दिनसम्मका लागि प्राविधिक मित्र विष्ट र म प्रस्तुता अच्युत किमिरी बुलबुल श्रुति सम्वेकबाट विदा हुन्छौ नमस्कार शुभरात्री